पनि गर्न सक्नुहुन्छ अहिलेलाई भने सुनौ जीवन यात्रा अनुभवमा कर्ण साक्यको प्रेरक विचार मलाई खास गरेर विद्यार्थीहरू भाइहरूसित बसेर कुरा गर्ने बेलामा मलाई के लाग्छ भने कुरा गर्दा गर्दा तपाईँहरूको आँखाबाट म आँखा मिलाउँछु भाषा दुई किसिमको हुन्छ एउटा जिब्रोबाट बोल्ने भाषा एउटा आँखाबाट बोल्ने भाषा मलाई जिब्रोको भाषा मन पर्दैन र आँखाको भाषा मनपर्छ एकचोटि आँखाको भाषाबाट चाहिँ हामी सम्वाद गरिसकेपछि मन खुलेर आउँछ तपाईँहरूको मन खुलेर आउँछ मेरो मन पनि खुलेर आउँछ जब मन खुल्छ मन एउटा के हुँदो रहेछ भने सेतो कागज जस्तो यस्तो सेतो कागज जस्तो त्यहाँ केही पनि लेखिएको हुँदैन चोखो र पवित्र त्यो चोखो र पवित्र हृदय र मन बोकेका व्यक्तिहरूसित कुरा गर्ने बेलामा त्यो ठाउँमा जे पनि एउटा चाहिँ राम्रो राम्रो त्यो कलाकृति हाम्रो लेख्न सकिन्छ जसको मन मैलो छ त्यो मान्छेसित कुरा गरेर कुनै मतलबै छैन किनभने एउटा भन्छ सुत्ने एक्टिङ गरेर सुतिरहेको मान्छेले उठाउनै सक्दैन तर सुतिराखेको मान्छेलाई उठाउन सक्छ भने जस्तै जसको मन मैलो छ त्यसलाई हामी कन्भिन्स गर्न पनि सक्दैन केही पनि गर्न सक्दैन त्यस कारण जसको मन चोखो र पवित्र हुन्छ त्यसको सम्भार गर्दाखेरि त्यसमा त्यस चुस्त चाहिँ साक्षात्कार गर्दाखेरि मैले तपाईँहरूलाई केही सिकाउन सक्छु र मैले पनि तपाईँहरू तर्फबाट केही सिक्न सक्छ र यो चाहिँ प्रतिफलमूलक कार्यक्रम हुने भएको हुनाले त्यो चार वर्षदेखि तपाईँहरू जस्तै आइबिजहरूको अगाडि मात्र म बोल्न ज्वाला पाण्डे मैले नाउँ चिनेकै थिएन मलाई जहिले पनि इमेलमा ज्वाला पाण्डे ज्वाला पाण्डे इमेल आउँछ ऊ यो ज्वाला पाण्डे जहिले पनि इमेल आउँछ पहिले चाहिँ मैले नाउँ त घरको यो ज्वाला भनेपछि यो त एउटा खतरनाक नाउँ हो कि भनेर सो त्यो सोचेको थिएँ तर पछि उसको इमेलमा यति राम्रो राम्रो कुराहरू आयो र हिजो राति मैले भेटेँ आज बिहान भैरवमा चाहिँ मलाई पर्खेर थिएँ केटाकेटी बडो बरु सोझो बरु सिम्पल खालको मान्छे रहेछ र उहाँले भनेर वास्तवमा यो कार्यक्रम तपाईँहरूलाई नै भनेर नै यहाँ आएको तपाईँहरूको कार्यक्रम तय भएपछि मात्रै मैले अर्को कार्यक्रम तय गरेको थिएँ त्यस कारण मेरो primary objective my primary objective visit here is just to come and see you and talk to you त्यसैले मैले त्यो ज्वालाकोमा एउटा तपाईँ ज्वालालाई रिप्रेजेन्ट गरेर प्रतिनिधित्व गरेर सम्पूर्ण तपाईँहरूलाई म एउटा के मैले मैले बुझ्न अनुरोध बुझ बुझ्न सकेँ भने यो मान्छेमा ज्वाला भन्ने यो केटामा एउटा एम्बिसन रहेछ एउटा डेडिकेसन र कमिटमेन्ट रहेछ म आफै पनि उद्यमी भएको हुनाले उद्योगको क्षेत्रमा कुनै पनि क्षेत्रमा यसले सफलता हासिल गर्ने हो भने तपाईँहरूमा जबसम्म इन्सपिरेसन र डेडिकेसन र कमिटमेन्ट हुँदैन र त्यसको जोस र जाँगर त्यो प्राप्त गर्ने आगो तपाईँमा हुँदैन त्यो बेलासम्म चाहिँ सफलता हासिल गर्न धेरै गाह्रो हुन्छ सफलता प्राप्त गर्नुको निम्ति त हृदयमा आगो बल्नै पर्छ जो आगो मैले ज्वालामा पाएँ र त्यही कारणले म यहाँ आएको हो र उहाँलाई रिप्रेजेन्ट गरेर तपाईँहरूसम्म त्यही आगोको ज्वाला होला भनेर म विश्वास गर्छु र यो कलेजमा जहाँ केन्द्र साकी जस्तो एउटा प्रिन्सिपल छ you should be very lucky to have a man like him to be your principal. Because I know him very well about 12 years ago. बाह्र वर्ष पहिले मैले उहाँलाई भेटेको थिएँ यो तानसेनको मेयर हुनुहुन्थ्यो उहाँ सत्रराजजी बौद्धिक व्यक्तित्वमा उहाँ गर्नुहुन्छ र उहाँसित मैले हामी दुवैजना सँगै विभिन्न विकास समितिमा हामी काम गरेको थियौँ उहाँ कोषाध्यक्ष हुनुहुन्थ्यो म जनसञ्चालक समितिको सदस्य त्यसले खास गरेर मैले दुईजना व्यक्ति को मैले मैले चाहिँ यो सम्मिलित तपाईँको जुन कलेजमा त्यो कलेज सांस्कृतिक कलेज हुनै सक्दैन तर प्राध्यापक प्राध्यापक मात्र चाहिँ राम्रो भएर सक्षम भएर विद्यार्थी सक्षम हुनुपर्छ भन्ने आवश्यकता छैन आफू सक्षम बनाउनको निम्ति सबभन्दा पहिले तपाईँभित्रमा आफ्नो गुण विकास हुनु पऱ्यो यदि तपाईँहरूभित्र गुण विकास भयो भने चाहिँ अनि पछि मात्रै चाहिँ शिक्षक बाछे तपाईँको यो मार्गदर्शकले तपाईँहरूलाई मार्गदर्शन गराउन सकिन्छ यही कुरा भन्दै म अब मेरो आफ्नो तिन घन्टाको उज्वालाले भन्नुभएको तिन घन्टा त कहाँ गर्न सकिन्छ होला जति सक्छ त्यति तर जुन बेला तपाईँहरूको निन्द्रा लाग्यो त्यो बेला मलाई रोक्नुहोस् म सबैको आँखा हेर्छु जसको आँखामा निन्द्रा लाग्यो त्यो बेला म टक्क रोप्छु अनि अलिक क्वेसन आन्सर गरौँ किन म यहाँ तपाईँसित सिक्न पनि आएको हो सबभन्दा पहिले म यहाँहरूलाई के अनुरोध गर्न चाहन्छु भने म कुनै शिव खेरा या दिपक चोपडा जस्तो आर्ट अफ लिभिङ र पावर अफ पोजिटिभ थिङ्किङको बारेमा कुरा गर्ने व्यक्ति होइन र कुनै आध्यात्मिक सङ्घ संस्थाका सन्त महन्त पनि होइन म तपाईँहरूलाई कुनै पनि मेरो चाहिँ सल्लाह म कुनै पनि मेरो चाहिँ सुझाव म कुनै उपदेशहरू त्यहाँ सुनाउन आएको होइन म उपदेश दिन सक्ने खालको मान्छे पनि होइन बस म आज तपाईँहरूको समक्ष म के भन्न आएको छु भने म यहाँसम्म आइपुग्दाखेरि मेरो जिन्दगी अब्रोमा मोडमा दोबाट चौबाटोमा मैले के निर्णयहरू गरेँ के निर्णय गरेर मैले के भुल गरेँ के मैले राम्रो गएँ गरेँ त्यो घटनाक्रम र अनुभव तपाईँहरूलाई सक्न आएको किन म के विश्वास गर्छु भने यदि मानिस सफल बन्नको निम्ति पिएचडी गरेर मानिस सफल हुने होइन मानिस सफल हुनुको निमित्त तपाईँहरूको चिन्तन तपाईँहरूको चाहिँ अनुभव र तपाईँहरूको घटनाक्रम र तपाईँहरूको चुनौती र तपाईँहरूको समस्या यदि तपाईँहरू समस्याबाट भाग्न चाहनुहुन्छ भने तपाईँ कुनै पनि हालको सफल हुन सक्दैन समस्या र चुनौती भनेको एउटा विकासको ढोका खोल्ने साँचो हो जब मानिसमा समस्या आउँछ तब त्यसलाई समाधानका कुराबारे सोच्छ समाधान भनेकै विकासको पहिलो खुट्किरा हो जब तपाईँ समाधानै खोज्नु हुँदैन विकास कसो हुन्छ त्यसैले एउटा चिज हामीले के बुझ्नु पऱ्यो भने समस्यासित भागेर तपाईँ कहीँ पनि भाग्न सक्नुहुन्न इङ्ग्लिसमा एउटा कहावट छ life without problem and challenge is like a vegetable तरकारी जस्तै हो त्यो तरकारी बनाएपछि तरकारी जहाँ राख्यो भने यति राख्यो गोल राख्यो भने पर्छ त्यो त्यो तरकारी जस्तै हो त्यो but if you really want to live like a person मलाई लाग्छ चुनौती र यो समस्याहरू मानिसमा आउनै पर्छ र चुनौतीको खुर्किलामा चढ्नै पर्छ र चुनौतीको कुरा चढेपछि मात्रै तपाईँ माथि पुग्नुहुन्छ जिन्दगी मूल्य मान्यता पनि यही हो हामी याद गर्दैनौँ समस्या त हाम्रो जिन्दगीमा जन्मेदेखि समस्या समस्याले हामी यहाँ अगाडि बढिरहेको हुन्छ तपाईँ एक क्लास पढेपछि दुई क्लास पढ्नु पऱ्यो दुई क्लास पढेपछि एसएलसी दिनु पऱ्यो त्यो एसएलसी दिनासाथ तपाईँको समस्या समाधान हुने हो एसएलसी पास हुनासाथ तपाईँको समस्या समाधान हुने हो अर्कै समस्या आउँछ अब आइएफको अब बिबिएको अब मास्टर्सको मास्टर पढेपछि फेरि समस्या सुझ कहाँ सुझिन्छ अनि चाहिँ बिहा गर्नु पऱ्यो केटीले केटा खोज्नु पऱ्यो केटाले केटी खोज्नु पऱ्यो त्यो रङ भयो भने फेरि जिन्दगी फेरि खतम बिहा गरिसकेपछि बच्चा पाउँछ बच्चालाई कुन चाहिँ स्कुलमा राख्ने द्याट्स अ प्रब्लम अनि बच्चा अलिक ठुलो भएपछि कुन कलेजमा राख्ने द्याट्स अ प्रब्लम त्यही कारण तर ती प्रब्लमहरूलाई सम्हाल्दा सम्हाल्दै हामी अगाडि बढ्ने हो त्यसरी मलाई लाग्छ जिन्दगी र सङ्घर्षशील जिन्दगीको र मुख्य मान्यता हुन्छ र कहिलेकाहीँ हामी यो सोच्छौँ कि मसित म मेरो बुवाको यति धन भइदिएको भए म यदि म मैले यति पैसा कमाउन सकेको भए म यो मेरो यति दरबार जस्तो घर भइदिएको भए अहिले कहिले काहीँ हामी त्यो रोमान्टिक आइडियाजहरूमा फिल्म सिल्म हेरेर कहिलेकाहीँ म अमिताभ बच्चन जस्तो भइदिएको भए कहिलेकाहीँ शाहरुख खान जस्तो चाहिँ मोज गर्नु पाएको भए अब अब जुन एउटा परिकल्पना र रोमान्सको छ रोमान्टिक लाइफमा हामी जुन चाहिँ जान्छौँ वास्तवमा रोमान्स तपाईँको जिन्दगीमा त्यो कहीँ पनि हुँदैन सुविधा र सुख भनेको to my definition is a slow poison जब तपाईँ सुविधा र सुखमा चाहिँ तपाईँ अल्मलिनुहुन्छ तपाईँ हराउनुहुन्छ तपाईँ तपाईँको जिन्दगीको अन्त त्यहीँबाट सुरु हुन्छ त्यस कारण नेपालमा मलाई अर्को थाहा छ तर नेपालमा मलाई थाहा छ तिनवटा परिवार पनि यस्तो छैन जसको बाउले कमाएर नातिले त्यही निरन्तरता दिएको बाउले पैसा कमाउँछ छोराले ओराउँछ नातिसम्म आउ आइपुग्दाखेरि त्यो बाउले पैसा कमाएको एकदमै त्यो सखापै हुन्छ त्यसैले सङ्घर्ष नै जिन्दगीको एउटा महत्त्वपूर्ण हुन्छ सुविधाको निमित्त जुन तपाईँ चाहिँ भेट गर्नुहुन्छ काम गर्नुहुन्छ अघि भर्खर यो ज्वालाजीले मलाई गाडीमा बस्दा बसेर प्रश्न गरेको थिएँ गर्नु सर तुरुन्तै पैसा कसरी कमाउन सकिन्छ भनेर के काम गऱ्यो भने तुरुन्तै पैसा कमाउन सकिन्छ यो चाहिँ सर्ट बाटो हो यो that is a wrong way जिन्दगीमा एउटा सर्ट गेम हुन्छ एउटा लङ गेम हुन्छ एकदमै सर्ट गेम दिनुभयो भने देन युआर युआर फिनिस त्यहाँ सुख र समृद्धिको बिच बाटोमा लिएर हामी सोच्ने भयो भने चाहिँ तपाईँको चाहिँ त्यो सर्ट लाइफ त्यहीँबाट सुरु हुन्छ त्यहाँ मेरो लाग मलाई लाग्छ तपाईँको चाहिँ अलिअलि तपाईँहरूमा पैसा नहुनुपर्छ अलिअलि तपाईँलाई सङ्कटले च्याक्नुपर्छ अनि पछि मात्रै तपाईँले काम गर्छ मेरो श्रीमती छ मेरो घरमा मेरो श्रीमती मैले उसलाई पचास हजार ग्राम दिएर ल बुढी अब महिनाभरिको चाहिँ खर्च पचास हजार चलाउनु है भनेर पचास हजार नाम दियो भने मेरो श्रीमतीले के गर्छ भने बिहानदेखि दिउँसोसम्म कि त दस बजे सक्यो अनि तिमी हेर्छ दिनभरि सास भी कवि बहु तिमी यसो यसो हेर्छ अनि साँझो हुन्छ अनि काम गर्ने मान्छेले बोलाउँछ ल बाबु ल आज त तन्दुरी चिकन किनेर ल्याऊ सेकुवा किनेर ल्याऊ भन्छ किनभने पचास हजार उसिलो छ उसको परिकल्पना उसले सपना बोक्दै बोक्दैन त्यो पचास हजारले उसको सपनालाई मारिदिन्छ उसको सृजनशीलतालाई मारिदिन्छ उसको सक्रियतालाई मारिदिन्छ होइन बस मोज सुख समृद्धि हुँदा हुँदा तपाईँको चाहिँ पैँतालिस किलोबाट अस्सी किलोमा जान्छ हिँड्नु सक्दैन खुट्टा दुख्छ त्यो दुख्छ तर यदि मैले मेरो श्रीमतीलाई पचास हजार पाँच हजार मात्रै दियो भने ल बुढी पाँच हजारले घर पर्छ है घर चलाउ भन्यो भने अनि मेरो बुढी बुढीले के गर्छ भने पाँच हजार पायो लड्ने भएन अब नौनिसले पैसा चाहिँ के गर्ने पाँच हजार दियो कसो चलाउने अब राम्रो राम्रो मिठो मिठो खानु बारी परेर परिसकेका हुन्छ अनि चाहिँ सधैँ खसीको मासु त किन्नु चल्दैन अनि फर्सीलाई खसीको स्वाद कसरी ल्याउने फर्स पर्छ गुन्द्रुकलाई चाहिँ राम्रो मिठो तरकारी कसरी बनाउने भनेर सोध्छ कहाँ तरकारी किन्दाखेरि सस्तो पर्छ नक्सालमा किन्यो भने चाहिँ एक मोटर राग राग कटलिन्छ अनि चाहिँ त्यो तपाईँको चाहिँ यो करिब ठुलो बजारमा किन्दाखेरि कति पर्छ अब पचास पाँच हजार रुपियाँले उसले सोच्न थाल्छ कहाँ सस्तो छ पैसा कसरी बचाउने नमिठो चिजलाई कसरी मिठो पार्ने त्यो क्या this this is simple mathematics is a simple mathematics किन तपाईँसित कुनै चिज नहुँदाखेरि अनि सोच्छ अनि विचार गर्छ जब तपाईँसित प्रशस्त चिज तपाईँ हुन्छ त्यो बेला तपाईँले केही पनि सोच्न सक्दैन दिमाग विल ब्लक यो brain will you block by the facility by the happiness by the त्यस कारण त्यो चिज चाहिँ हामी अनि जिन्दगीको एउटा चाहिँ अनि चाहिँ आज ज्वालातिर कुरा आउन आउने कुरा खालको कुरा हो अनि म विचार गरेँ के कुरा गर्ने होला भनेर विचार गरेँ उसकै कुरा गरेर उठाउँदैछु म अनि सफलता कसरी सफलताको सफल कसरी गर्ने सर भन्नु मलाई अब सफल कुन मानेमा सफलताको परिभाषा के कुन मानेमा सफलता सुखबाट सफलता वा सन्तुष्टिको सफलता वा समृद्धिको सफलता त्यो फरक फरक चिज हो अरूपट्टि पनि दुःखी भएर बाँचिराखेको छ र गरिब पनि सुखी भएर बाँचिराखेको छ अब कुन सफलताको कुरा गर्ने महात्मा गान्धी एउटा ठोटे ल्याएर पनि सफल छ अनि चाहिँ इन्द्र चोकको मारवारी अरू ग्राम कमाएर पनि दुःखी छ अब सफलता कसलाई भन्ने त्यसैले सफलता भनेको आफ्नो मनभित्रका कुराहरू हो अब यसो कुरा गर्दाखेरि तपाईँहरूले चाहिँ मलाई भन्ला कि गर्न सकिँदा कुरा मात्रै गर्नुभयो त्यो केही भेरी फ्रेङ्कली मलाई दिनमा बिस ग्राम भए पुग्छ दिनमा मलाई बिस ग्राम भए पुग्दो रहेछ मलाई बिहान दुई टुक्रा पाउडर खान्छु होइन पाउडरमा अलिक मखन राख्यो भने भुरीले गाडी गर्छ मोटो भयो भनेर मखन राख्दैन दुई टुक्रा पाउडर दुई टुक्रा पाउडरको कति पर्छ भने एक रुपियाँ बिस पैसा पर्छ हिसाब गरेर अनि चाय कप पिउनु पिउँछु दुध नराखिकन चिन राखिकन लेमन टी त्यस्तो चाहिँ तपाईँको बिस तिस पैसा जति पर्छ दिउँसो भार खान्छु मासु त्यति मन पर्दैन रायोको साग खान्छौँ दस रुपियाँको पाँच रुपियाँ रायोको साग दिँदो रहेछ भात यति खान्छु दाल यति खान्छु दुई तिन रुपियाँ राम्रो भयो लन्च पाउँदो रहेछ म रक्सी खाँदिनँ सिगरेट पिउँदिनँ मलाई पाँच तारिक होटलमा गएर खाने मलाई इच्छै छैन होइन अनि खायो भने साँझ अलि चाहिँ नेवार हो रामको मासु खान्छु कहिले हाकसेल खान्छु कहिले मोमो खान्छु त्यति महँगै छैन होइन दिनको मैले किताब बिस रुपियाँको दाम चाहिँ मलाई भए पुग्दो रहेछ बिस रुपियाँको यो ज्यान बचाउनुको त यो ज्यानले खालि बिस रुपियाँ मात्रै खाँदो रहेछ यो बिस रुपियाँको निमित्त म चाहिँ यति चाहिँ यो चाहिँ यो